विषय कवि स्पटक हुनुहुन्छ मनु डोरुङ राई उहाँलाई पहिला म यहाँ आउन आग्रह गर्दछु जन्मस्थान सिप्तलपाटी छ शङ्खसुवा अनि उहाँले शिक्षा त्यहीँकै स्कुलबाट सुरु गर्नुभयो त्रिभुवन विश्वविद्यालयबाट उहाँले इन्टर गर्नुभयो प्रमाणपत्र तह र नर्सिङ चितवन चितवनबाट दुई हजार अडतालिस सालमा गर्नुभएको रहेछ उहाँले साहित्य यात्रा उहाँको दुई हजार पचपन्नदेखि सुरु भयो र उहाँको अहिलेसम्ममा निक्लेको कविता सङ्ग्रह छ लोङमा निमित्त यो तपाईँहरूले देखिरहनु भएको छ यही एउटै कविता सङ्ग्रहबाट उहाँले साहित्य क्षेत्रमा साँच्चै भन्नुपर्दा आफ्नो नाम दस्तखत गराइसक्नु भएको छ लेखाइसक्नु भएको छ उहाँको थुप्रै कथा कविताहरू थुप्रै रूपमा हामीले हेर्न पाउँछौँ आजभोलि अनलाइनमा पनि हेर्न पाउँछौँ उहाँको थुप्रै पत्र पत्रिकाहरूमा छापिसकेको छ उहाँको हेर्न पाउन सकेको हामीले मैले अहिलेसम्म लेखेका कविताहरू म आफैलाई थाहा थाहा छैन साँच्चै भन्ने हो भने राम्रो लेखेँ कि नराम्रो लेखेँ होइन त्यो भएको भएर अब यो अहिले चाहिँ अब यो यहाँ सिर्जनाका यात्रा कार्यक्रमहरूमा आइसकेपछि भनौँ न गत महिनातिर हाम्रो विकासजी अनि सदस्यहरूसँग उहाँले चाहिँ सोध्नुभयो अनि तपाईँ चाहिँ अन्त तयारी हुनुहुन्छ भने तपाईँको राख्छौँ हामीले एकअर्काको कविता वाचन आउने उसमा भनेर भन्नुभयो मैले के भनेको थिएँ भने के भने मैले ठिकै छ अब तपाईँहरूलाई अब अप्ठ्यारो पर्दैन भने किनभने यहाँ धेरै धेरै अरू साहित्य अग्रजहरू पनि हुनुहुन्छ अथवा यहाँ चाहिँ अब अरू अरू धेरै जस्तो महिला साहित्यकारहरू हुनुहुन्छ मभन्दा अगाडि आउनुभएका साहित्यकारहरू पनि हुनुहुन्छ यहाँ म अगाडि अब यहाँ कविता भनौँ न एकल कविता वाचन हुँदाखेरि अब अप्ठ्यारो हुँदैन भने चाहिँ ठिकै छ म तयारी नै छु भन्ने कुराहरू भने त्यसो हो भने लट्ठिरहेको छ गर्नुहोस् न त भन्ने कुरो उहाँहरूले उहाँकै सहमतिमा चाहिँ मैले आजको यो सिर्जनाका यात्रा कार्यक्रमहरू माइकल वाचन गर्ने मौका पाएँ यसको लागि अब आयोजक कमिटीलाई धेरै सञ्चालक गर्नु धेरै धेरै धन्यवाद अब म चाहिँ कविता पाठनतिरै लाग्छु यो मैले चाहिँ यो मेरो पहिलो कविता पहिलो कविता चाहिँ कविता सङ्ग्रहबाटै मैले वाचन गर्ने अनुमति माग्छु पहिलो कविता म वाचन गर्दैछु जिउदो मुर्दाको आत्मोत्सर्ग यो कविता चाहिँ अनि मलाई चाहिँ अब जस्तो भनौँ न यो अलि अगाडि नै लेखेको दुई तिन वर्ष अगाडि दुई वर्ष अगाडि व्यवसाय दुई वर्ष अगाडि नै लेखेको हो जुन बेलामा चाहिँ अब हाम्रो प्रजातन्त्र आइसके पछि लोकतन्त्र आइसकेपछि पनि अब देशको स्थितिहरू सुधार भएन त मान्छे अब भनौँ न अब मान्छे मर्नु मार्नुको कुनै अनिश्चित ऊ नै भइराखेको थियो देशमा त्यो अवस्थामा चाहिँ मैले आफूलाई चाहिँ मनमा लागेको मेरो भावनाहरू पोखेको हो होइन त्यही भएर यो चाहिँ कविताको शीर्षक नै छ ज्याउदो मुर्दको आत्मोत्सर्ग है मेरो पहिलो कविता हुन्छ म वाचन गर्छु कविताको शीर्षक जिउँदो मुर्दको आत्मोत्सर्ग उकालो मसान घाटबाट उकालो मसान घाटबाट सगरमा बदलिँदो निलिमाको उद्बोध हेरेर उकालो मसान घाटबाट सगरमा बदलिँदो निलिमाको उद्बोध हेरेर अब जिउँदो मुर्दा आत्मोत्सर्गको सञ्जीवनी पिउँदैछ अब जिउँदो मुर्दा आत्मोत्सर्गको सञ्जीवनी पिउँदैछ उसले उद्घोष गर्दैछ उसले उद्घोष गर्दैछ केवल उद्घोष म आत्माभिमानी हुँ उदयगिरीबाट मृत सञ्जीवनी बोकेर युग उन्मेषको लागि गाउँको गौडा गौडा हिँड्छु उदयगिरीबाट मृत सञ्जीवनी बोकेर योग योग उन्मेषको लागि गाउँको गौडा गौडा हिँड्छु जहाँ अतिक्रान्त पसिना अझै लुटिएका छन् अभावको कोर्राले बिना कसुर चुटिएका छन् यिनीहरूको मोचनको निम्ति युग छेपक उकाल्दै हिँड्नेछु सहरको कोलाहल सिचोल्दै गगनचुम्बी भवनहरूमा पस्छु जहाँ लालची आँखाहरू झोन झोनमा यस भजाउँदै गरेका छन् जहाँ लालची आँखाहरू झोड झुडमा यस बजाउँदै गरेका छन् तिनीहरूको बिचैमा बसेर भूतल भोग चलनको किराय छु मातृ बलात्कारको अभियोगमा मातृ बलात्कारको अभियोगमा सडकमा नाङ्गो उभिएर सद्दामका मृत्युवरण वरण अगाल्न बाध्य नहुन् मातृ बलात्कारको अभियोगमा सडकमा नाङ्गो उभिएर सद्दामको मृत्यु मृत्युवरण अगाल्न बाध्य नहुन् विचाराहरू सडकको छातीमाथि यामिक पहरेदार भएर आयातसम्म हिँडिरहन्छु सडकको छातीमाथि यामिक पहरेदार भएर आयात हिँडिरह आयातसम्म हिँडिरहन्छु अति उदासीनताको अति उदासीनताको खापै खापमा च्यापिएर उच्च वृत्तिमा जिउँदो मूर्त रहन दिप्न कसैलाई पनि अति उदासीनताको पाखे खापै खापमा च्यापिएर उच्च वृत्तिमा जिउँदो मूर्त रहन दिन्न कसैलाई पनि यो सामरिक मरुथलका जीवित मुर्दाहरूलाई पैसाची प्राकृतबाट यो सामरिक मलफलका जीवित मुर्दाहरू नै पैसाची प्रकृतिबाट उम्काएर सह अस्तित्वको कल्याणमा जीवनको धिप्कोमा दीप्ति भरण गर्न सम्मोहित पुष्पसैयामा रश्मिसँग जीवन सटाउँछु पैसाची प्रकृतिबाट उम्काएर सह अस्तित्वको कल्याणमा जीवनको धिप्कोमा दीप्ति गर्न सम्मोहित पुष्पसैयामा रश्मिसँग जीवन सटाउँछु धन्यवाद मेरा नेपालीहरू र म बाँचेर पनि मारिएको छु पीडाले मरिरहेको छु व्यक्ति बाँचेर देश मरेको छ व्यक्ति बाँचेर देश मरेको छ ज्ञान मरेको छ यहाँ विज्ञान मरेको छ यहाँ अभिशप्त व्यक्ति बाँचेर देश मरेको छ ज्ञान मरेको छ यहाँ विज्ञान मरेको छ यहाँ अभिशप्त सिंहदरबारमा सिंहदरबारमा हुचिलहरू मोटाएर मन्त्रालयमाहरू चमेर झुन्डिएर त्यसो र मेरो देशमा लागी लागिरहन्छ सिंहदरबारमा हुचिलहरू मटाएर मन्त्रालयमा चमेराहरू झुन्डिएर तेस्रो र मेरो देशमा हुस्सु लागिरहन्छ एकतामा भुइँचालो आइरहन्छ र मेरा नेपालीहरू आँखामा पीडाको आँसु बगिरहन्छ बगिरहन्छ मेरो देश मेरो देश कहिले हुस्सुदेखि मुक्ति हुने होला मेरो देश कहिले उसुदेखि मुक्ति हुने होला मेरा नेपालीहरू कोलम्बस यात्रामा कहिले निस्किएलान् र खोज्लान् आफू बाँच्ने उपायहरू मेरो देश कहिले हुस्सुदेखि मुक्त होला मेरा नेपाली कोलम्बस यात्रामा कहिले निस्किएलान् र खोज्लान् आफू बाँच्ने उपायहरू ओ मेरो देश कोट डाँडाको लासहरूको चाङबाटै चेतना चक्काहरू गुडाएर अब विज्ञान जन्माऊ र कोहीलाई त बचाऊ कोही आफन्तलाई त हँसाऊ ओ मेरो देश कोट डाँडाको कोट डाँडाको लासहरूको चाङबाटै चेतना चक्काहरू गुडाएर अब विज्ञान जन्माऊ र कोहीलाई त बचाऊ कोही आफन्तलाई त हँसाऊ धन्यवाद कविता मेरो यो कविता सङ्ग्रहबाट नै मैले वाचन गर्न लागिरहेको छु मेरो कविताको शीर्षक छ अनिदो रातमा युगको शिखा दृष्टि यो चाहिँ म यो इजरायलमै रहँदाखेरि मैले लेखेको हो यो चाहिँ एक्ज्याक्टली भन्नु भन्नुपर्दाखेरि कहिले कहिले अब परदेशमा रहँदाखेरि चाहिँ जस्तो भनौँ न घर परिवार सम्झेर पनि भनौँ न निन्द्रा नलाग्दो रहेछ जस्तो अब बालबच्चा छोडेर गएको होइन परिवार छोडेर गएको आफन्त छोडेर गएको त्यो बेलामा चाहिँ निन्द्रा लागेपछि के हुँदो रहेछ त अब भन्दाखेरि लेख्ने मान्छे बारी परेको हातलाई खसस लाग्दो रहेछ कि त्यही भएर त्यो बेलामा चाहिँ मलाई राति निन्द्रा नलाग्दाखेरिको आफ्नो भावना पुगेको होइन त्यही भएर मैले चाहिँ यो अनिदो रातमा युगको शिखा दृष्टि भनेर नै मैले नि कविताको शीर्षक पनि राखेको हुन्छ म वाचन गर्छु मेरो अनिदो रात मेरो अनिदो रात भोको आधा पेट र आजेका अतिरिक्त प्यासहरू मेरो अनिदो रात भोको पे आधा पेट र आजेका अतिरिक्त प्यासहरू अनगिन्ती ताराहरूको टिलपिलसँगै हराउँछन् अनगिन्ती ताराहरूको टिलपिलसँगै हराउँछन् समयको परिणतिभित्रमा जीवनको तेर्पाङ्गे पाटो सेपिलो उष्णतामा पहिले बाक्लिलो भाव कतै वैचारिक रापको उखुम चल्दा जगमा जिन्दगी थाक्न खोज्छ कहिले बाख्रिलो भाव कहिले वैचारिक रापको उखुम चल्दा जगमा जिन्दगी थाक्न खोज्छ जीवन मार्गको फलाइन्छ माथिको म एउटै घाटमा जीवन र मृत्युको अर्चना हुँदा एउटै घाटमा जीवन र मृत्युको अर्चना हुँदा अनुष्ठानका पिण्डहरू तितर बितर हुनुको विरागमा आत्माका चिरागहरू दन्डनी बल्दैछन् जिउँदा लासहरूको बस्तीभित्रमा जिउँदो लासहरूको बस्तीभित्रमा निस्लोट अन्धकारभित्र अनिद्राका परदेशहरूमा मनोवादका छालहरू तरङ्गित हुँदा जुरुपका उठ्छ एउटा अठोटको हिमाल निस्लोट अन्धकारभित्र अनिद्राको परदेशहरूमा मनोद्वेगका छालहरू तरङ्गित हुँदा जुरुक्क उठ्छ एउटा अठोटको हिमाल लक्ष्यको सपनिल संसारभित्रको मन मनको पोल्टोभरि मनको पोल्टोभरि सम्भावनाका साहस बोकेर रत्याउली रातहरू फुल्छन् मौसम कटाकी फुल्झै युग युगामका पत्रदलमा युगिन बत्तीको शिखा देख्छु मनको पल्टभरि सम्भावनाका साहस बोकेर रत्तेउली रातहरू फुल्छन् मौसमका टाँकी फुल्झै यो युगान्तरका पत्रदलमा युगिन बत्तीको शिखा देख्छु उज्यालोको आशातीत पलभित्रको म दर्दना कथाको अध्याय दर्दना कथाको अध्याय स्वर्गीत यो पलसँग सरी दर्दना कथाको अध्याय स्थगित यो पलसँगै दलदला कथाको अध्याय स्थगित यो पलसँगै युद्धभूमिदेखि विद्रोहको डबलीसम्म सम्भाव्य अनुरागका पुष्पबेलीहरू सबै देहभित्र अपलक देख्छु सर्वोपरि समर्पित प्रणालयभित्र म दर्दना कथाको अध्याय स्थगित यो पलसँगै युद्धभूमिदेखि युद्धभूमिदेखि विद्रोहको डबलीसम्म सम्भाव्य अनुरागका पुष्पबेलीहरू सबै देहभित्र अपलक देख्छु सर्वोपरि समर्पित प्रणयलाई भित्र म गीताजी तयार हुनुहोला मेरो कविता वाचनको लागि एउटा यो अलिकति यो नयाँ भर्खर भर्खरै अस्ति भर्खरै लेखेको यहाँ आएपछि लेखेको यतिकै लेख्दा लेख्दै चाहिँ अनि मलाई यो कहिले कहिले मलाई चाहिँ यतिकै लेख्न मतलब यही लेख्छु भनेर पनि होइन लेखिसकेपछि ए यस्तो पो लेखेको छु कविता भन्ने हुन्छ कि त्यो बेलामा चाहिँ होइन साँच्चै कहिले कहिले यो यो कविताको उसमा चाहिँ मैले यो यस्तै लेख्छु भनेकै होइन यत्तिकै अब लेख्दा लेख्दै यति भयो अनि यो सिद्ध्याएपछि योभन्दा अरू लेख्न पनि आएन <laughs> त्यस्तो अनि यो चाहिँ मैले इमानको बजार मैले यसको शीर्षक चाहिँ राखेको छु इमानको बजार होइन यो कहिले कहिले यो मानवीय भावना मानवीय संवेदनासँग पनि सबैसँग यस्तो नहोला होइन तर अब हाम्रो समाजमा देखिराखिएको भएर त्यस त्यो चाहिँ ठ्याक्क अब आफूलाई आएपछि यस्तो भयो इमानको बजार कतै मको नाममा किनिए कतै मको नाममा किनिए कतै रको नाममा किनिए कतै ठुलै दाममा किनिए विश्वासको सुक्री बिक्री हुने यो गुन्द्री बजारमा म सुकुन्ड गुन्ड भएर पुकिनिएँ कतै मको नाममा किनिए कतै रको नाममा किनिए कतै ठुलै दाममा किनिए विश्वासको सुक्री बिक्री हुने यो गुन्द्री बजारमा म सुकुन लुगुन्डा भएर किनिए अझै त्योभन्दा बढी त म पटक पटक मन्त्रालयमा खुले आम किनिए इमान्दारी ढाक्नलाई किनिए बदनामीमा किनिए समाजसेवी हुनलाई लिलामीमा किनिए जनताको मन तोड्न किनिए नेताको भोट साट्न किनिए जनताको मन तोड्न किनिए नेताको भोट साट्न किनिए हाकिमको इज्जत छोप्न किनिए पियोनको इसारा ढाक्न किनिए क्याबिन रेस्टुरेन्ट र पाँच तारे होटलतिर सुरा सुन्दरीको नाटो हुन किनिए नम्बरीहरूको बाटो बनाउन किनिए कालो बजारमा सेतो भनेर किनिए पुतली बजारमा फुल भनेर किनिए बाघ बजारमा स्याल भएर किनिए विशाल बजारमा कुशाल भएर किनिए बाग बजारमा श्याम भएर किनिए विशाल बजारमा कुशाल भएर किनिए धन्यवाद अहिले चाहिँ म गीताजीलाई मेरो कविता वाचन यहाँ सबैलाई नमस्कार उसलाई बधाई मैले पढेको कविताको शीर्षक हो कविता घाम व्यापारीसँग विस्मार यो नयाँ कविता अलिकति नयाँ यो नयाँ नयाँ कविता कहिले काहीँ त कहिले यस गर्नु कहिले काहीँ त यो भेनालाई पनि सृजन चढ्छ किनकि जुन निलेर रातारात धरतीको जासुस गर्दै आमाको ढुकुटीभित्र सालाहरू घामको व्यापार गर्छन् अबोध र निर्धाहरूको रखवाल हुँ भन्नेहरू जिन्दगीको मूल्य र अवधिभन्दा बढी लिलाम बडाबड गरेर अक्टोपस गिदी बोकेर चहार्छन् सिंहदरबार र बालुवाटारका ढोका ढोका त्यसो त त्यो भेनालाई पनि सृजम चढ्छ सगरमाथाको टुप्पो भाँच्दै सिमपारीको बजारमा सालाहरू घामको व्यापार गर्छन् मान्छेलाई भीमसेन थरारा ठान्नेहरू सरी मान्छेलाई भीमसेन धरहरा ठानेर आकाश हेर्न बाध्य पार्दै आफ्नै आमाको बच्चस्थललाई थार्नेर बिसौली मोल्दैछन् त्यसो त यो भेडालाई पनि सृजन चढ्छ त्यसो त यो भेडालाई पनि सृजन चढ्छ बुद्धको गीत र त्रिपिट त्रि त्रिपिटिका छाम्दै उत्तर दक्षिण दस गजा पारी दस गजावारी सालाहरू घामको व्यापार गर्छन् गाउँ बस्ती र सडक पेटीका निमुखाहरू गाउँ बस्ती र सडक पेटीका निमुखाहरू अभावले छटपटिएर शोकमा डुब्दा सहरका धर्मभिरुहरू सिंहदरबार र बालवाटारमा सट्टा पट्टा ताण्डव नृत्य गर्न व्यस्त छन् त्यसो त त्यसो त यो फेनालाई पनि सृजन चढ्छ उदाउँदै गरेको बिहानलाई बिहानलाई क्षितिजमै मण्डले झुन्डहरूले छक्क पन्जाको दाउ लगाए साराहरू घामको व्यापार हुन्छ धन्यवाद यो उसमा चाहिँ अलिकति यो यो कसरी लेखियो भने उसमा चाहिँ अब साह्रै मनलोहरू कवितामा चाहिँ सोल्टीहरू आउने सोल्टी शब्द आयो भनेर यो भेना भएको के अब चाहिँ सारा भनेको गर्दैछु कविताको शीर्षक छ एक जुवा जीवन निलो रङमा कविताको शीर्षक नै छ एक जुवा जीवन निलो रङमा तिमी जुन सागरमा डुब्दैछौ प्रिय तिमी जुन सागरमा डुब्दैछौ त्यहाँ अस्तित्व शून्य छ प्रिय तिमी जुन सागरमा डुब्दैछौ त्यहाँ अस्तित्व शून्य छ हृदयको रवि उदाएर सागरको पानी नगन्ने सिटका थोपाहरू सगरबाट बेली चमेलीमाथि खस्दैछन् हृदयको रवि उदाएर सागरको पानी नगन्ने सिटका थोपाहरू सगरबाट बेली चमेलीमाथि खस्दैछन् किनकि यो अनुरोध र उजुरी थियो फुलहरूको तब जरुरी भयो एक थोपा शीत भएर हजार फुलहरूको अस्तित्व बचाउनु किनकि यो अनुरोध र उजुरी थियो फुलहरूको तब जरुरी भयो एक थोपासित भएर हजार फुलहरूको अस्तित्व बचाउनु काँडासँग रुएर होइन हाँसेर काँडासँग रुएर होइन हाँसेर उनकै घोचाइसँग रातो पृथ्वीको रङ अब निलो गङ्गामा बदल्नु छ काँडासँग है रुएर होइन हाँसेर उनकै घोचाइसँग रातो पृथ्वीको रङ अब निलो गङ्गामा बदल्नु छ मनोबत्तीको उज्यालो तारा मनोबत्तीको उज्यालो तारा यो युगको झिसमिसेमा खस्नु छ र तिमीलाई सम्बोधन गर्दैछु म मनोबत्तीको उज्यालो तारा यो युगको झिसमिसेमा खस्नु छ र त तिमीलाई सम्बोधन गर्दैछु प्रिया आदिको गीतमा दिशाहीन भएर विद्रोहको कर्कस नगाऊ प्रिय आदिको गतिमा दिशाहीन भएर विद्रोहको कर्कस नगाऊ बरु त्यही गल गल्छी सोचबाट चेतको ढिस्कोतिर उक्लेर आऊ कोमल मुटुमाथि चियाको मुना जस्तो मलमल मन ओछ्याइदेऊला कोमल मुटुमाथि चियाको मुना जस्तो मल मल मन ओछ्याइदिन आऊ प्रिय सीमा सीमाहरूका रेखै रेखा कुल्चेर आऊ प्रिय सीमाहरूका रेखै रेखा कुल्चेर तरेली मनहरूले असीमित मायावी धुनहरूसँग अविरल नदीको सीमाहीन लहर बगाउला अविरल नदीको सीमाहीन लहर बगाउला बुझेर पनि संवेदनाहरू नबुझ्ने तिमी मानव ढुङ्गा हुँदैछौ र म फुलको निमित्त खोला बगेर घामको न्यानोले बापदेखि सिप बन्छौ तिमी मानव ढुङ्गा हुँदैछौ र म फुलको निमित्त खोला बगेर घामको न्यानोले बाघदेखि सिप बन्छु तिमी आधी बिहारी गर्जिन्छौ बदलामा अझै म कोमल नौनी हुँ आगो छेवैमा बिना कसुर तरल तरल प्रिय उसो र म परिवर्तनको वेगले मानवीय संवेगले चेत उच्छांसले म तिमीलाई सम्बोधन गर्छु यो एक जुवा जिन्दगी गोल भूगोललाई बैनापट्ट गर चार हात जमिन त्यसै खेर नजाओस् प्रिय उसो र म परिवर्तनको बेगले मानवीय सम्वेगले चेत उच्छांसले म तिमीलाई सम्बोधन गर्छु यो एक जुवा जिन्दगी गोल भूगोललाई बैना पट्टा गर चार हात जमिन त्यसै खेर नजाओस् धन्यवाद एउटा चाहिँ अब यो गीत चाहिँ यहाँहरूलाई सुनाऊ है त यो गाउन चाहिँ आउँदैन कि यो गाउने ढङ्ग चाहिँ अलि छैन तर म पढेरै सुनाउँछु है आँखाबाट रारा फेवा झर्यो छल्किएर फेरि दुख्यो छातीभित्र घाउ घाउ बल्झिएर आँखाबाट रारा फेवा झर्यो छल्किएर फेरि दुख्यो छातीभित्र घाउ बल्झिएर डाँडाबाट सम्म देखेँ डाँडा पनि रहेछ टाढाबाट सम्म देखे डाँडा पनि रहेछ फुल मात्रै सोचे यहाँ काँडा पनि रहेछ टाढाबाट सम्म देखे डाँडा पनि रहेछ फुल मात्रै होला सोचे काँडा पनि रहेछ फाटी गयो मनको फेरो त्यही अल्झिएर फेरि दुख्यो छातीभित्र घाउ बल्झिएर राराबाट आँखाबाट रारा फेवा झऱ्यो छल्किएर फेरि दुख्यो छातीभित्र घाउ पल्झिएर होइन रहेछ जीवन यो जितै जितको बाजी होइन रहेछ जीवन यो जितै जितको बाजी हारे पनि हुनुपर्ने आफै राजी आफै खुसी राजे भावनाको कुन्यौमाथि आगो सल्किएर फेरि दुख्यो छातीभित्र घाउ बल्झिएर आँखाबाट रारा फेवा झर्यो छल्किएर फेरि दुख्यो छातीभित्र घाउ बल्झिएर फेरि दुख्यो छातीभित्र घाउ बल्झिएर धन्यवाद भनेर गरेको छु होइन मृगनयनी आँखाका अनुरागी भाकाहरूलाई फुल र पराग सम्झेर दिन रात तल्लिन रहेँ माउरी जस्तै म घुमिरहेँ अहिले जीवनको ऐना अगाडि अहिले जीवनको ऐना अगाडि उभिएर हेर्दा आफूलाई फगत एउटा मान्छे देखे प्रतिबिम्बमा तिमीलाई छ प्रतिबिम्बमा तिमी छटपटियौ आफूले आफैलाई सोचे तिम्रो मनको घाउ निको पार्न अब मेरो पूर्वबिम्ब लुकाएर आजीवन उपासिन्छु मेरो नपुंसक मस्तिष्कले तिम्रो लागि मायाको भाव जन्माउन सकेन मेरो नपुंसक मस्तिष्कले तिम्रो लागि मायाको भाव जन्माउन सकेन गर्वमै दुयो तिम्रा पुटुका रक्त नलीहरू अब सबै सबै चुडाउनु सोचले स्नायु तन्तुहरूलाई पक्षघात बनाउनु कि कहिल्यै सपनाको आभासले मेरो स्मरण होस् कि कहिल्यै सपनाको आभासले मेरो स्मरण होस् अमूर्त प्रेमको हत्या नगर्नु किनकि आजन्म पश्चातापको कैदी हुनेछौ अमूर्त प्रेमको हत्या नगर्नु कि आजन्म पश्चातापको कैदी हुनेछौ रहरहरूलाई धाप मार्दै इच्छाका कापमा तिमीलाई भेटे रहरहरूलाई धाप मार्दै इच्छाका कापमा तिमीलाई भेट्ने घामको लाली टिपेर लगाइदिन खोज्दा इन्कारको तगरोले म छेकिए मैले पूर्णिमाको जुन ओढेर मौसमी आकाङ्क्षाहरूको खास्टो ओछ्याउँदा चैते डडेली मनले आगो लगायो मैले पूर्णिमाको जुन ओढेर मौसमी आकाङ्क्षाहरूको खास्टो ओछ्याउँदा चैते डडेली मनले आगो लगायो बेमौसमी झरी पर्दा बाछिटाले भिजेको मनको खोपा सुकेन बेमौसमी झरी पर्दा बाछिटाले भिजेको मनको खोपा सुकेन म चाहन्थे म चाहन्थेँ तिम्रै धारिलोपनले म पनि धारिलो हुन सकुँ खुसीका फुल टिप्न राज्यवासीहरू आउन् तर बेला बेलाको बोलीले म छाटिएँ काटिएँ साटिए घडी पलाको लागि मात्र म जाकटीमा राखे मगजको श्रमले आफैलाई आफैले उकास्न सकिन तिम्रै अस्वीकारमा इच्छाहरू धेरैचोटि अधपिल्च भए तिम्रै अस्वीकारमा इच्छाहरू धेरैचोटि आधापिल्च भए कल्पित मन सेरिएर एकान्तमा हत्या भयो फेरि मैले सहेँ म रहेँ निष्फिक्री सम्झौताको कारागारमा एकान्तमा हत्या भयो कल्पित मन सेरिएर एकान्तमा हत्या भयो फेरि मैले सहे म रहेँ निष्फिक्री सम्झौताको कारागारमा स्वच्छन्दवादी दर्शनको तालचाले स्वच्छन्दवादी दर्शनको तालचाले आत्मिकी पिजडा खोलेर अब मलाई रिहाई गर्यो भावनाको हत्कडी लाएर यो सहर बिचमा छोड्यो ठिकै छ म समयसँग सम्झौता गर्छु ठिकै छ म समयसँग सम्झौता गर्छु तिम्रो खडेरी मनसँग तिम्रो सुखभावसँग तिम्रो तिक्तचापसँग केवल हृदयको रारामा मेरो नाम तैरेर स्मृतिका छल्काहरू कहिल्यै हुन् कैयौँ मेरा रातहरूमा काँडा बिछाइदियो भोगका दिनहरूमा बरफको गाँस दियो तिम्रो अनुष्ठान आज सकिएको रहेछ विच्छेदको हिउँले कठङ्ग्रिएको छु तिम्रो अनुचे तिम्रो अनुष्ठान आज सकिएको रहेछ विच्छेदको हिउँले कठङ्गिएको छु मेरो यातनाको म्याद मेरो यातनाको म्याद आज पुरा भएको छ विकल्पमा कुनै रोष छैन विकल्पमा कुनै रोष छैन केवल छ त मेरो कार्य खुसीको अन्त्येष्टि भएकोमा तिम्रो पुनर्जन्मको लागि म आजीवन उपवास बस्छु तिमीलाई दिन उपहार दिएँ तिमीलाई दिन उपहार दिएँ रातमै म उज्यालो जीवन खोज्छु मन्द पवनको स्पर्श निष्फिक्री लैजाऊ आधीमै तिमीलाई छाम्नेछु मन्द पवनको स्पर्श निष्फिक्री लैजाऊ आधीमै म तिमीलाई छाम्नेछु तिमीले दिएका क्रन्दनहरूमा तिम्रो स्पन्दन खोजौँला तिमीले दिएका क्रन्दनहरूमा तिम्रो स्पन्दन खोजौँला जीवनका रङ औलाहरूमा निहालेर अक्षरहरूसँग तिम्रो साथ मागौँला धेरै आँसु कनहलहरू बेमेलको बगरमा पोखिए अब रहरका फुलहरू कुल्चेर ब्रह्माण्ड फुल्ने एउटा कल्प वृक्ष रोप्छु मरुभूमिको जोखिम उठाउँछु मरुभूमिको जोखिम उठाउँछु कविता भाव मैले छोरा मनमा वाचन गर्दाखेरि उहाँको कविता प्रायः सबै पढिसके पनि मलाई वाचन गरिसके पनि मलाई एउटा चाहिँ मन परेको अब फेरि अरू मन परेन नमिलेर यति मिठो मिठो कविताहरू छ यहाँ तपाईँले लानुहुन्छ तर मलाई साह्रै मनमा लागेको चाहिँ उद्घोष कविता शीर्षक छ उहाँको म सरल वाचन गरेर यहाँलाई उहाँको तर्फबाट अर्थमानव सम्वेक बोकेर अपरिपक्क अचकल्टो समयले बुर्कुसी मारे पनि आकाश उघार्ने हिम्मतको हुल आस्थाको छात हालेर अब बिस्तारै लमक लमक लम्कन्दो छ उज्यालो स्फुराको संसार टेक्न अर्धमानव सम्वेक बोकेर अपरिपक्क अझ कल्थो समयले बुर्कुसी मारे पनि आकाश उघार्ने हिम्मतको हुल आस्थाको छाँ हालेर अब बिस्तारै लमक लमक लम्कन्दो छ उज्जवल संसार सपनाको संसार टेक्न अवसरवादी झुन्डहरू विदेशी दलालको रोडमा पहिराए पनि उनीहरूको बच्चाको पिछामा अब भूमि रक्षकहरू खतराको साइरन बजाउँदै गगनभेदी आवाजमा निस्किँदैछन् लस्करै उही निरोहरूको बिचैबाट आमाको मैलिएको बक्षस्थल तिम्रो बलात्कारमा रगत पक्ष भएको मेरो मानव अधिकार आमाको मैलिएको बक्षस्थल तिम्रो बलात्कारमा रगत पक्ष भएको मेरो मानवाधिकार अब तिम्रै अस्तित्व नङ्गाएर सखारै निष्पिक्रित हुनेछु बिहानी लालिमाले सुकेर उच्च चाकडीको तिम्रो अनुहार र हजुरमुखी मनको सर्वाङ्ग आकार फेर्न अब यही बस्तीभित्र एकलव्य कालीगढहरू जन्मिँदैछन् शताब्दीको सङ्घारीमा युगिन उषा किरणहरू हात्तीको देखाउने दाँत अदालत नामक पोतभित्र न्याय दिने उपमा विपरीत फैसलाको दस्तावेज हेरी हेरी तिमी आफै फाँसी चढ्दा आफ्नै नामको इतिहासलाई नधिक्काल्नु मेरो आत्माबाट उठेको विद्रोहको ज्वालाले मेरो आत्माबाट उठेको विद्रोहको ज्वालाले तिम्रो भ्रष्टाचारको ठेली र झुटो शिष्टाचारको खेती जल्दा तिमी नआकिनु शोषणको दयामा ओछ्याउने सहानुभूतिको खास्टो तिम्रै दल दल सिक्सिकोले मकियो अनुचित भूगोलमा शरण दिउला शोषणको दयामा ओछ्याउने सहानुभूतिको खास्टो तिम्रै दलदल दल म के हो शरण दिउँला अनुचित शरण धन्यवाद भनेर बिदा हुनुहोस् भन्ने भएको छ हाम्रो मानिसहरूले धेरै लिन अब एउटा यो नयाँ कविता भर्खरै भर्खरै यहीँ आएर लेखेको यो चाहिँ यो सन्दर्भ यो कुन सन्दर्भमा लेखेँ भन्दाखेरि अस्ति भर्खरै चाहिँ हाम्रो यो भनौँ न यो माओवादीमा चाहिँ यो माओवादी शिविरबाट चाहिँ अब कति ऊहरू चाहिँ अब बाहिर निस्किने क्रम भयो भन्ने जुन समाचार अनि हामीले देखे सुनेका छौँ त्यही सन्दर्भमा चाहिँ मैले फुलमाया भनेर चाहिँ अनि फुलमायाको यादमा भनेर त्यो सन्दर्भलाई टिपेर अनि एउटा गरेँ यो कविताको शीर्षक छ फुलको यादमा अब सरी फुलमायाको यादमा कविताको शीर्षक छ फुलमायाको यादमा फुलमाया आज खुब तिर्खा लागे तिर्खा लागेको छ फुलमाया आज मलाई खुब तिर्खा लागेको छ यो हर्सन रिभरको पानी सिनितै पिउ पिइदिउँ झै भएको छ त्योभन्दा बढी झन् तिम्रो तिर्सना लागेको छ हिजो आज तिम्रो यादै खुब सताउँदैछ फुलमाया खुब तिर्खा लागेको छ तिम्रो मुहारमा आङसाङ सुकिँदैछु र आत्मामा तस्लिमा श्रेण भेट्छु म सपनाहरू बुन्छु तिम्रो हेराइ र विपना कल्पिन्छु फुलमाया कहाँ छौ होली अचेल सुन्छु अनाकान्टा जङ्गलमा लाल युद्ध भयो रे फुलमाया सुन्छु अनाकाण्डल जङ्गलमा लाल युद्ध भयो रे जीवन र जगत परिवर्तनको कथाले तिमीलाई उतै विद्य उतै बाध्यवश निशा लगायो रे आजका पुन आशाका पुञ्जभित्रै मन फक्रेर त्यही कतै तिम्रो भैँस ओइलायो रे फुलमाया तिम्रो कलिलो मन अपहरण भयो जानी नजानी बन्दुकको नालभित्र मुक्ति मोर्चाको कथाभित्र वर्ग भित्रै वर्ग लुट्नेहरूको छाउभित्र तिम्रो कलिलो मन अपहरण भयो जानी नजानी बन्दुकको नालभित्र मुक्ति मोर्चाको कथाभित्र वर्गभित्रै वर्ग लुट्नेहरूको छालभित्र सुन्छु तिम्रो टाउको छोप्ने त्रिपालभित्र दिनमा यौवनहरू रुँदैछन् रे रातमा रहरहरू हत्या हुँदैछन् रे सुन्छु तिम्रो टाउको छोप्ने भित्र दिनमा यौवनहरू रुँदैछन् रे रातमा रहरहरू हत्या हुँदैछन् रे फुलमाया आस्थाको मन्दिर मोर्चा होइन आस्थाको मन्दिर मोर्चा होइन विश्वासको नाउँ व्यक्ति होइन आस्थाको नाउँ मन ए आस्थाको नाउँ व्यक्ति होइन विश्वासको नाउँ मोर्चा आ सरी आस्थाको नाम मन्दिर मोर्चा होइन विश्वासको नाउँ व्यक्ति होइन जितको नाउँ समर्पण होइन जीवनलाई त्रिपालभित्र होइन खुल्ला आकाशमाथि देख्नुपर्छ तिमी जन्मेको धरतीमाथि टेक्नुपर्छ तेस्रो र फुलमाया सुरुङभन्दा उता अझै अजङ्ग पहाड छन् ती सबै नागेर उठ तेस्रो र फुलमाया सुरुङभन्दा उता अझै अजङ्ग पहाड छन् ती सबै नागेर उठ झुटो आस्थाको बुर्का फालेर निस्क बन्दुकको प्रतिशोध भन्दा बाहिर निस्क तिमीलाई रोक्ने छेक्ने सबै ढिस्काहरू हुन् तिमीलाई रोक्ने छेक्ने सबै ढिस्काहरू हुन् तिम्रो लोग्नेको समाधिमाथि अट्टाहास हाँस्नेहरूसँग तिमीले यो सिङ्गो धरती जित्नै पर्छ फुलमाया तिमीले यो सिङ्गो धरती जित्नै पर्छ धन्यवाद यहाँहरूले चाहिँ मलाई त समय सकियो भन्ने सङ्केत उताबाट दिनुभएको छ यहाँहरूले धेरै ध्यान दिएर मेरो कविता सुनिदिनु भयो धेरै धेरै धन्यवाद यहाँहरूले मेरो इमेलबाट अथवा फेसबुकबाट पनि अब प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा मेरो फेसबुक वालमा पनि यहाँहरूले सबैले एकदम खुल्ला रूपमा तपाईँहरूलाई जे जस्तो लाग्यो प्रतिक्रिया दिन सक्नुहुनेछ धन्यवाद यो आउँदा आउँदै एउटा यो कविता सम्बन्धी नेपाल कविता सम्बन्धीको एउटा कार्यक्रम मैले सुने त्यो त ज्यादै राम्रो लाग्यो र कवि मनु लोहरुङको एकल वाचन कवितामा जुन कविताहरू सुनियो त्यो सुन्न मलाई एउटा यस्तो लाग्यो कि आज हामी सबै हामी किन कविता लेख्छौँ तपाईँहरूलाई त्यो एउटा तपाईँहरूले सम्झिनुहोस् बस कुनै मान्छेले किन कविता लेख्छ र जति कविताहरू तपाईँले पढ्नुभयो त्यो त्यो कविता तपाईँले छुयो कि छोएन सम्वेदित हुनुभयो कि भएन त्यो कविता पढ्दाखेरि सबभन्दा कुरो यदि छ भने हामी भन्दा समालोचक भन्दा तपाईँहरू नै समालोचक सबभन्दा ठुलो समालोचक हुनुहुन्छ यदि तपाईँले छोएको छ त्यो कविताहरू जुन कविताहरू पढ्नुभयो सुन्नुभयो त्यसबाट त्यसले अलिकति सम्वेदित हुनुभएको छ भने अवश्य नै त्यो कविता राम्रो र भर्खरै अब हरबाद युनिभर्सिटीका हाम्रा एकजना के अरे दुई तिन दिन अगाडि मैले उहाँले एउटा भनेको स्टेटमेन्ट सम्झेँ यो कविता किन लेखिन्छ भनेर उहाँले पनि उहाँले धेरै के अरे स्टुडेन्टहरूलाई सोध्नुभयो र कविता किन लेखिन्छ भने आखिर हामी सबैजना गएर त्यही कुरामा अड्किन्छौँ जसरी के अरे आखिरी कला के हो जीवन के हो भन्ने कुराहरूमै आइपुग्छौँ रे हामीले चित बुझ्दैनौँ अनि ती कुरो दियाउँ वाट इज लाइक अनि कवि मनुजी पनि दिनै आइपुग्नु भएको छ कवियत्री मनु लोहार मुलाइजीलाई उहाँका अत्यन्तै उत्कृष्ट सिद्ध हस्त लेखिएका कविताहरू हामीले सुन्यौँ भविष्यमा पनि उहाँको साहित्यिक यात्रा अझ सशक्त रूपमा जाओस् भन्ने हामी कामना गर्नेछौँ र हामीले सधैँभरि गर्ने गरेको एकम प्रस्तुति उहाँको सकिसकेको छ अब दसजना सर्जकहरूको हामीले उहाँका सिर्जनाहरू यहाँ सुन्नेछौँ र सबभन्दा पहिले धेरै कुराहरू नगरिकन मैले सरसर्ती उहाँहरूलाई आमन्त्रण गर्दछु र आफ्नो कवितालाई धेरै पहिले नै बयान नगरिकन जे छ त्यही सठिक रूपमा भनिदिनु होला किनभने समय यहाँ कम छ हामी पाँच बजी यहाँबाट छ फेरि हामीलाई अर्को कार्यक्रम गर्न यहाँ अलिकति समस्या पर्ला यो पनि बुझिदिनु होला र अब म आजको यस कार्यक्रममा यो दसजना सर्जकहरू मध्येमा सर्वप्रथम शकुन्तला गेहलीज्यू उहाँ भर्खरै नेपालबाट आउनुभएको छ उहाँ नेपालको एउटा सशक्त गायक पनि हुनुहुन्छ र गीत गजलहरू पनि लेख्नुहुन्छ उहाँलाई सबभन्दा पहिले हामीले यहाँ स्वागत गऱ्यौँ गरौँ शकुन्तला गेवालीज्यूलाई तपाईँले आजको यस कार्यक्रमका विशिष्ट अतिथिज्यू र आजका आदरणीय स्रष्टा र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साहित्य प्रेमी साहित्यका दाजुभाइ तथा दिदीबहिनीहरू यहाँहरू सबैमा मेरो सादर नमस्कार छ र सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु आदरणीय भाइ सहदेव पौडेललाई म भर्खर मात्र नेपालबाट आएको जम्मा डेढ महिना भयो कताबाट गएर कुन ट्रेन चढेर कहाँ पुगिन्छ मलाई केही पनि थाहा छैन संजोगले म उहाँ भाइसँग एउटै बिल्डिङमा हामी बस्छौँ अनि त्यसपछि यसो कुरा हुँदाखेरि उहाँले भन्नुभयो पिर नमान्नुहोस् दिदी न्युयोर्कमा पनि साहित्यिक माहौल छ साङ्गीतिक माहौल छ तपाईँलाई त्यो कार्यक्रममा लिएर जान्ला नि मैले भनेर उहाँले भन्नुभएको थियो र आज भाइले नै मलाई लिएर आउनुभएको छ त्यस कारणले सबै श्रेय भाइलाई नै दिन चाहन्छु उहाँलाई फेरि एकपटक धेरै धन्यवाद दिन चाहन्छु र धेरै भाषण नगर्ने भन्नुभएको छ र मलाई भाषण गर्न आउँदा पनि आउँदैन हामी गाउने लेख्ने मान्छेलाई त्यसै नेताले जस्तो भाषण गर्नु पनि आउँदैन त्यसले गर्दा म मेरो एउटा गजल यहाँहरूसँग प्रस्तुत गर्ने अनुमति चाहन्छु र भजन सँगसँगै माइक पाएको बेलामा मौका पाएको बेलामा एउटा गीत पनि यहाँ सामु प्रस्तुत गर्ने अनुमति छ बाह्रै भरि भरौ सुड्के सका पेटी हजुर बाह्रै भरि भरौ सुड्के सका पेटी हजुर हाकिम हुन फाइदै फाइदा सधैँ आउँछ भेटी हजुर हाकिम हुन फाइदै फाइदा सधैँ आउँछ भेटी हजुर चाकडीमा पल्किएका सानादेखि ठुला सबै चाकडीमा पल्किएका सानादेखि ठुला सबै दसौँला जोडिकन आउँछन् मरि भेटी हजुर दसाउला जोडिकन आउँछन् मरे बेटी हजुर हाकिम हुन फाइदै फाइदा सधैँ आउँछ भेटी हजुर छोरा छोरी डाक्टर पाइलट बनिहाल्छन् हाकिमका छोरा छोरी डाक्टर पाइलट बनिहाल्छन् हाकिमका काठमाडौँमा दुई चार घर त गरिब नागा श्रेष्ठी हजुर काठमाडौँमा दुई चार घर त गरिब कागा श्रेष्ठी हजुर हाकिम हुन फाइदै फाइदा सधैँ आउँछ भेटी हजुर बैंक खाता भरी भरौ देश देशदेखि विदेशका बैंक खाता भरी भरौ देश देशदेखि विदेशका मत नजाने जनतालाई मदानी र नेति हजुर मत नजाने जनतालाई मदानी र नेति हजुर हाकिम हुन फाइदै फाइदा सधैँ आउँछ भेटी हजुर सानै काम गरिदिए नि मान्नेले गुण मानेपछि सानै काम गरिदिए नि मान्नेले गुण मानेपछि भने जस्ता राम्रा राम्रा खोजिदिन्छन् केटी हजुर भने जस्ता राम्रा राम्रा खोजिदिन्छन् केटी हजुर बाह्रै महिना भरि भरौ सुड़के सका बेटी हजुर हाकिम हुन फाइदे फाइदा सधैँ आउँछ भेटी हजुर हाकिम हुन फाइदे फाइदा सधैँ आउँछ भेटी हजुर धन्यवाद <laughs> चाहिँ सबैले संस्था खोलेर अध्यक्ष हुने सबैका नाम आउने मेरो नाम आउँदाखेरि मैले एउटा संस्था खोलेको घोषणा गरेका थिएँ त्यसमा थियो आजकाल सभामा सम्बोधन हुन म मात्रै छुट्न थालेको छु लाजे लागेर मैले पनि भर्खर एउटा संस्था खोलेको छु आजकाल सभामा सम्बोधन हुन म मात्रै छुट्न थालेको छु लाजे लागेर मैले पनि भर्खर एउटा संस्था खोलेको छु कृपया तपाईँहरूको रेकर्डमा मेरो नाम पनि राख्नुहोला अबदेखि म आएको देख्नुभयो भने मेरो नाम पनि वक्तामा डाक्नुहोला अबदेखि म आएको देख्नुभयो भने मेरो नाम पनि वक्तामा होला यो यो चार वर्ष अगाडिको संस्था खोलेको मेरो आजको कविता छ टुक्राबाट अलिकता कवितामा गएको मैले संस्था बन्द गरेँ मैले संस्था बन्द गरेँ मैले संस्था बन्द गरेँ अबदेखि मलाई अध्यक्ष नबन्नुहोला सहभागीको संख्यामा मलाई अब नगन्नुहोला मैले संस्था बन्द गरेँ अबदेखि मलाई अध्यक्ष नभन्नुहोला सहभागीको संख्यामा मलाई अब नगन्नुहोला अध्यक्ष हुने मोहमा छँदा छँदैको काम छाडे खर्च गर्ने पैसा नभएपछि कुत्रुके फोडे अध्यक्ष हुने मोहमा छँदा छँदैको काम छोडे खर्च गर्ने पैसा नभएपछि कुत्रुके फोडे अध्यक्ष हुनुभन्दा पहिले म एक हातको मान्छे थिएँ अध्यक्ष हुनुभन्दा पहिले म एक हातको मान्छे थिएँ संस्था खोलेर अध्यक्ष भएपछि बित्तामा झरेँ संस्था खोलेर अध्यक्ष भएपछि बित्तामा झरेँ मैले संस्था बन्द गरेँ अध्यक्ष भएपछि लाग्यो म अरूभन्दा अल्गो भएँ अध्यक्ष भएपछि लाग्यो लाग्थ्यो म अरूभन्दा अग्लो भएँ जहाँ बोलाए पनि भाषण ठाक्न ठोक्न गएँ जहाँ बोलाए पनि भाषण ठोक्न गएँ आफ्नो संस्थालाई बाहेक अरूलाई हाने कुरै नबुझी एक कोटो बोले जे जे जाने आफ्नो संस्था बाहेक अरूलाई हाने कुरै नबुझी एक कोटो बोले जे जे जाने पदको मातले गर्दा म अरूलाई मान्छे नमान्ने बिग्रियोस् भनेर श्रीमतीले बाहेक अरूले भन्दै नभन्ने पदको मातले गर्दा म अरूलाई मान्छे नगर्ने बिग्रियोस् भनेर आफ्नो श्रीमतीले बाहेक अरूले भन्दै नभन्ने त्यसैले हजुर मैले मेरो संस्था बन्द गरेँ माफ गर्नुहोला अध्यक्ष हुँदा कति छिटा छ त्यसैले हजुर मैले मेरो संस्था बन्द गरेँ माफ गर्नुहोला अध्यक्ष हुँदा कति छिटा छरे सत्य सत्य संस्था बन्द गरेपछि म सामान्य मान्छे भएको छु नजानु पर्ने ठाउँ छोडी जानुपर्ने ठाउँमा मात्रै गएको छु सत्य संस्था बन्द गरेपछि म सामान्य मान्छे भएको छु नजानुपर्ने ठाउँ छोडी जानुपर्ने ठाउँमा मात्र गएको छु लाग्छ मैले थाप्लोबाट एक मुरुको एक मुरीको भाषी भारी बिसाएँ लाग्छ मैले थाप्राबाट एक मुरीको भारी बिसाएँ माफ गर्नुहोला हजुर अध्यक्ष भएको बेला व्यर्थैमा रिसाएँ माफ गर्नुहोला हजुर अध्यक्ष भएको बेला व्यर्थै रिसाएँ अध्यक्ष भएपछि दिनभर कार्यक्रममा व्यस्त रहन थाले राति ठुला ठुला पद पाएको सपना देख्न थाले अध्यक्ष भएपछि दिनभर कार्यक्रममा व्यस्त रहन थाले राति ठुल्ठुला पद पाएको सपना देख्न थाले कहिले सङ्घीय नेपालको मुख्यमन्त्री बन्छु कहिले राष्ट्रसङ्घको लागि स्थायी प्रतिनिधि हुन्छु कहिले सङ्घीय नेपालको मुख्यमन्त्री हुन्छु कहिले राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुन्छु सोचेकै थिएँ संस्था मागी होला माघी खाने भाँडो सोचेको थिएँ सस्ता होला मागी खाने भाँडो तर मेरो लागि भने भयो सस्ता प्रगति पथको खाँडो तर मेरो लागि भयो भने सस्ता प्रगति पथको गाँडो मैले सस्ता बन्द गरेँ अबदेखि मलाई अध्यक्ष नभन्नुहोला होला मैले मञ्च पाएपछि सिङ्न पुछरको भाषण छाडेँ मैले मञ्च पाएपछि सिङ्न पुछरको भाषण छाडेँ क्रान्तिकारी बन्नका लागि धेरैका कुराहरू काटेँ नेपालमा पानी पर्दा विदेशमा छाता उडे नेताहरूको लहलहीमा इष्टमित्रकै साथै छोडे नेपालमा पानी पर्दा विदेशमा छाता उडे नेताहरूको लहलहीमा इष्टमित्रको छात छोडे साथ छोडे आफ्ना कुरा नसुन्नेलाई व्यर्थैमा आँखा तरे आफ्ना कुरा नसुन्नेलाई व्यर्थै आँखा तरे छिमीतिर हिँडेको थाहा पाउँदाको छक्क परे छिमीतिर हिँडेको थाहा पाउँदाको छक्क परे हजुर हजुर हजुर मैले संस्था बन्द गरेपछि ठुला पद पाउने सपना देख्न छोडेको छु हजुर मैले संस्था बन्द गरेपछि ठुला पद पाउने सपना देख्न छोडेको छु काम गर्न थालेर अलिकति पैसा जोडेको छु संस्था बन्द गरे गरेपछि ठुला पद पाउने सपना देख्न छोडेको छु काम गर्न थालेर अलिकति पैसा जोडेको छु फर्केर त्यसमा गयो भने ज्ञान सिप र धन लान्छु घाँस बाँस र कपास घाँस बाँसको लडाइँ लड्नु परे वाल स्ट्रिटतिर जान्छु फर्किएर त्यसमा गएँ भने ज्ञान सिप र धन लान्छु घाँस र बाँसको लडाइँ लड्नु परेमा वाल स्ट्रिटतिर जान्छु हजुर मैले संस्था बन्द गरेँ मलाई अध्यक्ष नभन्नुहोला म गैर नेपाली भइसकेको मान्छेलाई तपाईँको प्रतिस्पर्धी पनि होला हजुर मैले संस्था बन्द गरेँ मलाई अध्यक्ष नभन्नुहोला म गैर नेपाली भइसकेको मान्छेलाई तपाईँको प्रतिस्पर्धी पनि होला धन्यवाद प्रतिपक्ष हुँ म कविता प्रतिपक्ष हुँ म कविता राष्ट्रको पहरेदार अन्याय र अत्याचारको चिरफार गर्ने प्रतिपक्ष हुँ म कविता शोषक सामन्तीको विरोध गर्दै असत्य झुटा कुरालाई समाजमा पुर्याउने प्रतिपक्ष हुँ म कविता सुन्दर सपना र सहित माया र प्रेममा धोका दिनेहरूको लागि प्रतिपक्ष हुँ म कविता अब होसियार धोका दिने स्वार्थी माइलोहरू अब होसियार धोका दिने स्वार्थी माइलोहरू म सबै कुरा सत्य कुरा चिरफार गर्नेछु म सबै सत्य कुरा चिरफार गर्नेछु किनकि प्रतिपक्ष हुँ म कविता राष्ट्र र जनताको निमित ज्यानको बाजी लगाउने र अहिले राष्ट्र र जनताको निमित्त ज्यानको बाजी लगाउने र अहिले चुर्लुङमा स्वार्थमा डुबेका नेताहरूको लागि प्रतिपक्ष हुँ म कविता म घोर विरोध गर्छु कविताद्वारा उद्घोष गर्छु सारा जनतालाई झकझकाउँछु म घोर विरोध गर्छु कविताद्वारा उद्घोष गर्छु सारा जनतालाई झकझकाउँछु किनकि प्रतिपक्ष हुँ म कविता चाकरीवाद छब्लिसवाद अनि कमिसन खोरी कर्मचारी चाकरीवाद चप्लिसवाद अनि कमिसन खोरी कर्मचारी मेरा घोर शत्रु किनकि प्रतिपक्ष हो म कविता राजतन्त्र हटाई गणतन्त्र ल्याउने नेताहरू राजतन्त्र हटाई गणतन्त्र ल्याउने नेताहरू आफै छोटे राजा बन्न आतुर राजनेताका लागि आफै छोटे राजा बन्न आतुर राजनेताका लागि प्रतिपक्ष हुन् म कविता हजारौँ शहीदहरूका रगतले लतपतिको यो मातृभूमि हजारौँ शहीदहरूको रगतले लतपति लतपतिको यो मातृभूमि शहीदको अपमान भएको हेर्न सक्दिनँ शहीदको अपमान भएको हेर्न सक्दिनँ किनकि प्रतिपक्ष हुँ म अब म कविता अगाडि बढे बढे मेरो पाइला कसैले रोक्न सक्ने छैन अब म कविता अगाडि बढे बढे मेरो पाइला कसैले रोक्न सक्ने छैन मेरो आपनाले आँधी तुफान ल्याउनेछ सारा जनता जुर्मरा उठ्नेछन् एक ढिक्का हुनेछन् जनताको नसा नसामा विद्रोहको ज्वाला सकिनेछ जनताको नसा नसामा विद्रोहको ज्वाला सकिनेछ पुरानो पर्खाल भत्किएर नयाँ जग सुरुवात हुनेछ पुरानो पर्खाल भत्किएर नयाँ जग सुरुवात हुनेछ तापनि मेरो काम सिकेको छैन नयाँ जगको पनि रफार गर्नु छ कलान्तासम्म कलान्तासम्म राम्रा कामको सहयोग गर्नु अनि नराम्रा कामको विरोध गर्नु न राम्रा कामको सहयोग गर्नु अनि नराम्रो कामको विरोध गर्नु यी मेरो धर्म हो यी मेरो धर्म हो किनकि प्रतिपक्ष हुनु म कविता प्रतिपक्ष हुनु म कविता धन्यवाद बुद्धजी यहाँको मिठो कविताको लागि यहाँको कविताले समाजको उज्यालो प्रदर्शन गर्दै जाओस् भन्ने हामीले पनि शुभकामना छ यसपछि आफ्नो कविता लिएर यहाँ आइदिनुहुने गीता पन्थज्यूलाई हार्दिक अनुरोध गर्दछु र यसपछि नगेन्द्र इन्द्रामजीले आफ्नो कविता तयारी हालतमा राखिदिनु मेरो कविताको शीर्षक हो कविता फेरि बिउतनलाई निधाउँदैछ थुप्रै आरोह अवरोह भेट्यो थुप्रै थुप्रै समयको पृथक नियतिहरू आँखा चिम्लेर स्वीकार्दै गयो कहिले तारो बन्यो मुर्दाबादको कहिले जिन्दाबादको नाइकी बन्यो कविता नचाहेर पनि धेरैपल्ट आत्मदाहको शिकार बन्यो के सहेन कविताले के सहेन कविताले युगको सबैभन्दा कालो दिन सह्यो छेद विच्छेद रहरमाथि रगताम्य बन्दै आफूले प्रतिवादी बन्यो सिउ सिउन लगाएर बलपूर्वक स्वाधीनताका ओठहरू कविताले मानस जेल भोग्यो कुर्जी काटेर विचारमाथि कुहरूले नाङ्गै नाचेको पनि सहयोग गर्दन बरु काटियोस् आस्था नमरोस् भन्दै गर्दन बरु काटियोस् आस्था नमरोस् भन्दै कहिले अधारा रात निर्वासन भोग्यो यति बेला कविता रमिता हेर्दैछ यति बेला कविता रमिता हेर्दैछ छेपारा संस्कारको खेती मौलाइरहेछ ढाड छलको राजनीति हुर्किरहेछ कविता मुक्त सक्छ यो सङ्क्रमण समयमा कविता मुक्त सक्छ यो सङ्क्रमण समयमा न सहन सक्छ न ओठ पोल्न कविता चुपचाप हेरिरहेछ काछुरी फेर्ने सिद्धान्तहरू अक्टोपस चाहिँ आकृति बदल्ने आस्था घरि यता घरि उता घरि यता घरि उता छक्क परिरहेछ कविता फेरि आधी बनेर आउन अहिले सुस्ताइरहेछ कविता फेरि बिउतनलाई हो सायद अहिले समातिष्ट छ कविता धन्यवाद सोल्तेन्यौ सोल्तेन्यौ पर बसेर पर बसेर नहेर न त्यसरी छोरी छोरी म त तिम्रो नजरको बाणले भइसके मरेछ कि सायद त्यसैले होला न्युयोर्कको वातावरणमा छाउँदैछ चिसो छ स्वागत छ सिर्जना ज्ञातहरूमा यहाँ सबैलाई मेरो आदरणीय दाजुहरू साहित्य अग्रजहरू तपाईँहरूको सामने एउटा नयाँ यो होलीको मौसमलाई जोडेर एउटा गजल लेखेको छु गेवाली बहिनी मनुजी अनि गीता पन्तजीहरूले पक्कै पनि सुधार गर्नुहुन्छ म सिकार हो मेरो गजलको शीर्षक छ मिठो बोली प्रेम अलिक सन्तोषी नै छ मिठो बोली दिए पुग्छ चोखो माया मिसिएको मिठो बोली दिए पुग्छ मुसुक्क मुस्कुराएर ओठ खोलिदिए पुग्छ चोखो माया मिसिएको मिठो बोली दिए पुग्छ मुसुक्क मुस्कुराएर ओठ खोलिदिए पुग्छ बाचा बन्धन प्रेमको केही चाहिँदैन मलाई बाचा बन्धन प्रेमको केही चाहिँदैन मलाई मेरो संसार आँट्ने दिलको झोली दिए पुग्छ जोको माया मिचिएको मिठो बोली दिएको पुग्छ बिना मोल यो जिन्दगी बिना मोल यो जिन्दगी थमाउँछु तिम्रै हातमा अरू कतै दिनु परे तिमीले आफै मोली दिए पुग्छ जोको माया मिसिएको मिठो बोली दिए पुग्छ रोज्नु परे उपहारमा रोज्नु परे उपहारमा तिमीलाई नै रोजिदिन्छु माया प्रेमले भरिएको फुलको दिए पुग्छ चोखो माया मिसिएको मिठो दिए पुग्छ बाटो हेर्दै गर्नु मेरो बाटो हेर्दै गर्नु मेरो होली खेल्न आउँला पर्दैन रङ्ग छर्नु पानीको लोली दिए पुग्छ चोखो माया मिसिएको मिठो दिए पुग्छ मुसुक्क मुस्कुराएर होठ खोलिदिएको हुन्छ चोखो माया मिसिएको मिठो बोलिदिए हुन्छ बाँकी रहेर आँधी बेरीले उडाइदिएपछि के बाँकी रहेर आँधी बेरीले थोक उडाइदिएपछि के बाँकी रहेर खडेलीले सबथोक सुकाइदिएपछि के बाँकी रहेर खडेलीले थोक सुकाइदिएपछि के बाँकी रहेर आगोले घर जङ्गल जलेपछि के बाँकी रहेर आगोले घर जङ्गल जले जलेपछि के बाँकी छ र बारीले सप्तो बगाइ दिएपछि के बाँकी छ र बारीले सप्तो बगाइ लगेपछि अब त आँधी बेलीले बाँकी राखेका रुखा ठु ठुठा हाङ्गा डिङ्गाहरू मात्र छन् अब त आँधी बेलीले बाँकी राखेका रुखका ठुठा हाङ्गा डिङ्गाहरू मात्र बाँकी छन् अब त डढेलोले डढेका नाङ्गा घर जङ्गलहरू मात्र बाँकी छन् अब त डढेलोले डढेका नाङ्गा घर जङ्गलहरू मात्र बाँकी छन् अब त खरुडीले सुकाइदिएका सुक्खा भूमि र पत्करहरू मात्रै बाँकी छन् अब त खडीले सुकाइदिएका सुक्खा मरभूमि र पत्रका पत्करहरू मात्र बाँकी छन् अब त बारीले छाडिराखेका ढुङ्गा र बालुवा र हड्डी मात्रहरू बाँकी छन् अब त बारीले छाडिराखेका ढुङ्गा बालुवा र हड्डीहरू मात्र बाँकी छन् त्यो पनि भोकका गीतहरूले हारालुज गरिरहेका छन् त्यो पनि भोकका गीतहरूले हारालुज गरिरहेका छन् त्यो पनि महल र घर बनाउनेहरूले सिद्धाउन आँटेका छन् त्यो पनि महल र घर बनाउनेहरूले छेतनु आँटेका छन् के बाँकी रहेर अब आँधीबेरीले शब्द उडाइदिएपछि के बाँकी रहेर अब सब थोक घडेरीले जलाइदिइसकेपछि के बाँकी रहेर खडेरीले सब सुकाइदिएपछि धन्यवाद आयो अरे यसपालि यसपालि नै पुनर्मिलनको सन्देश बोकेर भोलिका आयो अरे यसपालि नै पुनर्मिलनको सन्देश बोकेर धरती र वसन्तको यानि कि पखेरा र पालुवाको अझै भनौँ फुल र सुभाषको आऊ होलिका आऊ तर मातिएर होइन पातिएर होइन तिम्रो पनि तिम्रो पनि त परिचय छ यसै गरी आयो भने हरे हेर एक दिन हेर एक दिन तिम्रो र वसन्तको सधैँका लागि सधैँका लागि नालाको पानी किन भन्छौ सुन्दरताको बैरी कालो मसु किन हुन्छौ बल त्योहरूको शरीरमा किन पोखिन्छौ तिमी त सबैको प्रिय भक्त सबैको मनमा किन बस्न सकेनौ हिजो कस्ती थियो प्रिय होलिका बिर्स सबै तर यो पालीदेखि हाउ होलिका आफूलाई ढाकेको विकृतिको जालो फालेर आऊ केवल आफ्नो असली रूप लिएर जुन बेला सबैले तिमीलाई अँगाल्नेछन् त्यसैले बिन्ती होलिका ती सुन्तली भाउजू ती सानी काकी ती कमली दिदी अनि ती फुलमाया जो रङ्गविहीन छन् तिनीहरूसँग पनि जोडा नाता किन पक्षपाती हुन्छौ उनीहरू उनीहरूलाई पनि महसुस गर्न देऊ कस्तो हुन्छ मङ्ग अनि रङ्ग भनेर अनि ती बहिरा नेता अनि गति र रङ्गविहीन मेरो देशको राजनीतिमा गति रङ्ग उमङ्ग र उमङ्ग ढङ्ग अनि सुभाष छरिदेऊ अनि पत्थर जडेको मुटु मुटुहरूको शल्य क्रिया गरी पत्थर फालिदेऊ केवल मिठो मायाको धुन हालिदेऊ बिन्ती औ होलिका औ होलिका बिन्ती औ होलिका र यहाँ दिदीहरू हुनुहुन्छ मैले छोटो सम्बोधन गरेँ दिदी भनेर यसलाई चाहिँ समय मात्रै मान्नु होला गजल छ लिले छोएछ लिले छोएछ हिँड्दा हिँड्दै गल्छ्यौ दिदी लिले छोएछ हिँड्दा हिँड्दै गल्छ्यौ दिदी धरो धर्म अझै नि धपक्कै पो बल्छ्यौ दिदी धरो धर्म अझै धपक्कै पो बल्छ्यौ विदेशबाट डलर हप्तै पिच्छे ब्युटी पार्लर विदेशबाट डलर हप्तै पिच्छे ब्युटी पार्लर एकको गाला कति गिरी दल्छ्यौ दिदी धरो धर्म अझै धपक्कै पो बल्छ्यौ दिदी टाइट फाइट स्कर्ट सोह्र वर्ष कोराले चाहिँ टाइट फाइन स्कर्ट सोह्र वर्ष गोरले पार दर्शी दुनियाँमा कतिन जेल चल्छ्यौ दिदी धरो धर्म अझै नि धपक्कै पो दिदी पर्तेसम्म भेना राजै होस्टेलमा भन्जा भन्जी पर्तेसम्म भेना राजै होस्टेलमा भन्जा भन्जी सोझा सासु ससुरा छल्नुसम्म छल्छ्यौ दिदी धरो धर्म अझै नि धपक्कै पो दिदी जिरो फिगर बनाउने रे जिरो फिगर बनाउने रे भोक भोकै बसी जिरो फिगर बनाउने रे भोक भोकै बसी होस् गर बाटो घाटो चक्कर लागि ढल्छ्यौ दिदी धरो धर्म अझै धपक्कै पो दिदी बुढ्यौ लिले छोएछ हिँड्दा हिँड्दै गल्छ्यौ दिदी धरो धर्म अझै धपक्कै पो दिदी पनि उहाँले थपक्कै बलेको देख्नु भएको रहेछ उहाँको नजर झेल्छ धन्यवाद र अब हातको होली पूर्णिमा नै आएको रहेछ त्यसको स्मरण गर्नुभयो त्यसको लागि धेरै धन्यवाद र र अब आफ्नो सृजना लिएर शिवराज बरालजीलाई आमन्त्रण गर्दछु र त्यसपछि सहदेव पौडेलजी आफ्नो धन्यवाद लेखेको छु कविता पनि के भन्ने आजका संस्थाहरूले जुन सुनाउनु भयो त्यसमा पनि मनु बहिनी हुनुहोला सायद मेरो उहाँ बहिनीले जुन सुनाउनु भयो त्यसले यति हृदयस्पर्श भएको छ म त भर्खर यसो बामे सर्दैछु सिक्दैछु त्यसैले यो सिकार रूपमा लिइदिनु होला कविताको शीर्षक मानव विकार आफूले आफैलाई गर्दैनन् विश्वास अरू माथिको विश्वासमा आयो रास झुट टुट फुट गुटले समाज गाँजो पित्के कुरालाई गर्छन् आपसमा बाँझो अहम तार अहङ्कार भयो सबको साथी विश्वास गुमाए सबले एकअर्का माथि ममताको पर्खाल दिनदिन छ एका घरभित्र पनि प्रत्येकमा इगो हुन्छ किञ्चित ज्ञान बिना सबलाई बढ्नुपर्ने ठुलो बिराई हिँड्छ बाटो तर भन्दैन भुल भो धरी सबमा शक्ति छैन चुनौती खेप्ने घमण्ड छ मनमा सोच छैन दूर देख्ने प्यार स्नेह भित्र स्वार्थ गाँसी आफ्नोले आफ्नोलाई नै दिन थाले फाँसी बलि झलमल्ल मात्र अब कोही पछि लाग्लान् निप्दै गयो भने आफ्नो पनि अब टाढा टाढा भाग्लान् मानिसको विचारमा अब शुद्धि छैन पण्डित बने सबै अब कोही हुँदैन झिनो मसिनो कुरोमा कुरोमा पनि आपसी फाँटो धेरै जीवनभर बाँधिने बन्धन पनि टुट्न लाग्दैन धेरै मेसिन बन्यो मानव बुद्धि अब भाव छैन निस्वार्थ ममता राख्ने अब संसारमा भेटिँदैन हत्या विध्वंसको चाप बढ्दैछ झन्झन आज धुर्त चाटुकारले गर्न लागे दुनियाँसम्म दुनियाँमा राजा इमान्दार नैतिकताको दिन मूल्य हट्यो आपसी सद्भाव र सप्रेम दिन मानिसमा हट्यो सोध्दै नमानिस खै किन हो दूरदृष्टि पुग्ने सम्मलाई क्षणिक सुख हेरी सजिलै बिर्सिदिन्छ छिट्टै सबैलाई संरचनामा जुट छैन विनाशमा भिड हुन्छ खाली आज होइन गर्ने भन्छन् गरौँला भोलि भोलि नआई भोलि कहिले बितिसक्छ गर्ने बेला सच्याई घुमाई मनमा आपसी गर्छन् झेला नारी सब सबतिर विकृति भो समाज शान्ति र सद्भावले सद्भाव यसैले टुटायो दिनदिन आज कसरी सम्हाल्ने आजका यो अहङ्कारी मानिसलाई धरतीमा खै को आउला गर्न सब मानवको भलाइ मानव आत्मालाई पवित्र अनि कोमल बनाए आपसी सद्भाव राखिदिए हुने थियो भलाइ आखिर छोडी जानुपर्छ थोक लानु के छ स्वच्छ राख्नु त्यसलाई खुसी भई आफूमा जे छ गरौँ कर्म सबले हुने मानव हितकारी झिनो मसिनो बात लि नखेलौँ जुवारी आपसी विश्व र ममता नै हुन्छ भरपर्दो साथी कुविचार कुदृष्टि नराखौँ आपसमा कसैमाथि धन्यवाद विदेशी हौ हामीहरू धन कमाउन विदेशी हामीहरू धन कमाउन सुख छैन हामीलाई मन रमाउन सुख छैन हामीलाई मन रमाउन आउँछ सधैँ सम्झना आफ्नै आँगनको आउँछ सधैँ सम्झना आफ्नै आँगनको सम्झिरहन मन लाग्छ आफ्नै देशको सम्झिरहन मन लाग्छ आफ्नै देशको जान्छौँ हामी आफ्नो देशमा शान्ति छ कि भने जान्छौँ हामी आफ्नै देशमा शान्ति छ कि भनी झन हुन्छ मन अशान्ति त्यहाँको वातावरणदेखि झन हुन्छ मन अशान्ति त्यहाँको वातावरणदेखि त्यो मेरो एउटा हो अहिले भर्खरै दिदीको घरमा त्यस्तो फोन गर्दा एउटा स्यान कोरियाले भन्छन् सबै नेताहरू भन्छन् सधैँ नेताहरू देशमा शान्ति छ भन्छन् सधैँ नेताहरू देशमा शान्ति छ देशको मुटुमा बम पटकिन्छ देशको मुटुमा बम पटकिन्छ नेताहरू घुसिया र भ्रष्टाचारी भए नेताहरू घुसिया र भ्रष्टाचारी भए जनताहरू सधैँ मारमा परिरहे जनताहरू सधैँ मारमा परिरहे जनता मरे कुकुरसरी सडकमा लड्छन् जनता मरे कुकुरसरी सडकमा लड्छन् गुन्डा मरे शहीद घोषणा गर्छन् जन घोषणा गर्छन् थ्याङ्क रचनाहरू यहाँ लिएर हामीलाई सुनाउनु होला र यसपछि अब हामी अन्तिम कार्यक्रममा गइसकेका छौँ आजका एकल प्रस्तुता मनु लोहारुङज्यूलाई प्रमाणपत्र प्रदान गरिदिनु हुन आजका प्रमुख अध्यक्ष हरेक साहित्यकारले आफ्नो सिर्जनाको माध्यमबाट कसैभित्र पस्न सक्छ भनेदेखि मेरो दृष्टिकोणमा त्यो साहित्यकार सफल हो भन्ने मेरो विश्वास हो र मैले अहिले सुनेका जति पनि कृतिहरूबाट मलाई के विश्वास रहेको छ भनेदेखि सबै एकाएक कहीँ बस्न सफल छ त्यसको लागि म यहाँ सबैलाई बधाई दिन्छु वास्तवमा भन्ने हो भने साधारण परिभाषालाई प्रयोग गर्ने हो भनेदेखि एक किसिमले मानव सबै साहित्यकार नै सबै नै साहित्यकार हुन्छ फरक यति मात्रै हो कि कसैले एउटा सुन्दर भाषाको माध्यमबाट त्यो आफूमा भएको भावनालाई अरूसँग बाँचुन गर्छ कसैले त्यो गर्न सक्दैन त्यति मात्रै भयो र बाँचुन गर्ने एउटा सिप हो अभिव्यक्त गर्ने भाषाको प्रयोग गर्न सक्ने क्षमताको पनि एउटा जुन साहित्यमा गर्यो त्यो पनि एउटा महान त्यसले गर्दाखेरि आजका जुन साहित्यिक रचनाहरू भए जति सुने कथा लगाए धेरै उत्कृष्ट लाग्यो मलाई र सबभन्दा खुसीको कुरो मलाई के लागेको छ भनेदेखि न्युयोर्क जस्तो एउटा विशाल महानगरमा हामी भेला भएर आफ्नो मातृभूमिदेखि धेरै धेरै टाढा रहेर एउटा यो एउटा भनौँ रेस्टुरेन्टको बेसमेन्टमा बसेर हामी जुन एउटा साहित्यको चर्चा परिचर्चा गर्ने जुन एउटा परिपाटीको सिर्जना भएको छ यसमा यो सिर्जनाका यात्रासँग सम्बित सम्बन्ध राख्ने अथवा यसको अगुवाई गर्ने जो साहित्यकारहरू हुनुहुन्छ साहित्य अनुरागीहरू हुनुहुन्छ निश्चय पनि अहिलेसम्म यहाँ आउनु काममा उहाँहरूको योगदानप्रति म कदर गर्न चाहन्छु